कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज तिम्रो हाम्रो पिरती सारङ्गीमा रुन्छ कठै पिया राजै भेट कहिले हुन्छ कविवर माधव घिमिरेका यी पंक्तिसँगै आजको एक सय अडतीसौं अजर अमर गीतको श्रृंखलामा यहाँलाई शालीन आमन्त्रण छ प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको हिजोको एक सय सडतिसौं कार्यक्रममा हामीले कवि एवं गीतकार ईश्वर बल्लभको जीवान्तित कुराकानीहरू गर्यौं र कवि बल्लभका जीवन संघर्ष नेपालबाट भारत पलायन भएका र गीत संगीतका क्षेत्रसँग आबद्ध कुराकानी गर्यौं र आज अर्का एक गीतकार एक हस्ती एक श्रष्टाको जन्मदिन परेको छ चर्चित गीत कविता वा निबन्ध नाटकका कारण पश्चिम बंगालको दार्जीलिङमा जन्मेर दार्जीलिङमै हुर्किएका मनबहादुर गुरूङको आज जन्मदिन परेको छ विक्रम सम्बत उन्नाइस सय नब्बे असार अठाइस गतेका दिन दार्जीलिङको चानमारीमा जन्मिएका मनबहादुर गुरूङ कहिलेकाही गीतकारको सूचीमा मनबहादुर मुखियाका कारण नाम छोपिने गर्छ उनको तर उनको एउटै गीत गाएर दावा ग्याल्मोले पहिलो गीतमै रेडियो नेपालबाट सर्वोत्कृष्ट गायिकाको पुरस्कार पाएकी थिइन् अशोक राईको संगीत दावा ग्याल्मोको स्वर आजको जन्मदिन परेका गीतकार मनबहादुर गुरूङको शब्द गीताङ्गे दाई माडो बुरा सधुपी रामरी चिन मन बहादुर गुरूङ एक गीतकारका रूपमा नेपाली संगीत समाजमा सदा सम्मानित नाम र स्वर दावा ग्याल्मो र संगीत अशोक राई आज जन्मदिन परेका गीतकार मन बहादुर गुरूङलाई लाख लाख शुभकामना सहित आजको अजर अमर गीतहरूको एक सय अठहत्तरौं अंक शुभारम्भ गर्छौं हामी प्राविधिक मित्र सन्दीप र म आज अर्का गीतकार ईश्वर बल्लभको पनि जन्मदिन हिजो ईश्वर बल्लभबारे हामीले एक विशेष कार्यक्रम तयार पार्यौं र ईश्वर बल्लभलाई हार्दिक श्रद्धांजलि र सम्झना गर्यौं र आज दिवंगत भएका विश्व प्रसिद्ध सेक्सोफोनिस र एसियाका सबैभन्दा उच्च श्रेणीका सेक्सोफोनिस मनोरी सिंह जो नेपाली मूलका नेपाली भाषी एक वाद्यवादक हुन् र उनी बलिउडमा एक नामचीन संगीतकारका रूपमा परिचित रहे उनका बारेमा बाँकी सम्पूर्ण कार्यक्रम समर्पित हुनेछ र आज जन्मदिन परेका गीतकार ईश्वर बल्लभको रचना कपिल राज सुब्बाको संगीतमा दिलमाया खाती र युवा गायक शैलेश सिंहको स्वर यो पछिको पुनः रेकर्ड गरिएको गीत ईश्वर बल्लभको जीवनकालमा रेकर्ड भएको यो अन्तिम गीत ईश्वर बल्लभको जीवनकालमै रेकर्ड भएको पहिलो गीत पनि थियो यस गीतलाई रेकर्डको खराबीले गर्दा सोही गायिका दिलमाया खातीले युवा गायक शैलेश सिंहसँग कपिल राज सुब्बाको संगीतमा गाएका थिए ईश्वर बल्लभको शब्दमा ईश्वर बल्लभलाई पनि आज जन्मदिनको सम्झना सम्झनासहित हार्दिक श्रद्धासुमन अर्पण गर्दै आजको यो कार्यक्रमलाई शुभारम्भ गर्छौं केही हामीलाई प्राप्त भएका प्रतिक्रियाहरू मार्फत प्रतिक्रियाको लहरमा आज सबैभन्दा पहिला एउटा महत्वपूर्ण कुरा छ भारतको सिक्किम गान्तोकबाट चिरञ्जीवीजी लेख्नुहुन्छ आज सिक्किमको गान्तोकमा भव्य रूपमा भानु जयन्ती मनाइयो प्रत्येक वर्ष झैं राज्यका गवर्नर श्रीनिवास पाटिल मुख्य अतिथि र नेपालबाट आएका साहित्यकार श्रष्टा मोदनाथ प्रसिद्ध विशिष्ट अतिथि उहाँलाई सम्मान पनि गरियो सिक्किमले त दुर्लभ भानु जयन्ती मनाउँदै आउँदैछ भानुलाई सम्झिने नेपालमा पनि चलन छ कि बिर्से प्रकाशजी भनेर सोध्नु भएको छ उहाँले भानु जयन्ती यहाँ पनि सरकारी विधाकै रूपमा मनाइन्छ यहाँलाई यो जानकारी नै हुनुपर्ला चिरञ्जीवीजी तर भानु जन्मेको स्थलका बारेमा बनेका दुईवटै वृत्तचित्रले पनि भानु जन्मेको स्थलको संरक्षणको लागि कुनै पहल गर्न सकेको छैन तर भानुलाई सम्झिने काम चाहिँ वर्षमा एक दिन भए पनि हुँदै आएको छ आज जुलाई तेह्र तारिक जुलाई तेह्र तारीक ईस्वी सम्बर दुई हजार दसका दिन भारतीय फिल्म उद्योग बलिउडले एसियाकै सर्वोत्कृष्ट सेक्सोफोनिस्ट मनोरी सिंहलाई गुमाएको थियो कार्डियक एरेस्ट भएपछि मनोरी सिंह भारतका फिल्म उद्योगका एक नाम चलेका वाद्यवादक मात्र होइनन् नेपाली जगतका एक शीर्षस्थ संगीतकार पनि हुन् उनले साई नेपाल चलचित्र संस्थानबाट बनेको पहिलो फिल्म मनको बाँधमा पृष्ठ संगीत गरेका थिए त्यसै गरी उनले अम्बर गुरूङद्वारा संगीतबद्ध जीवन रेखामा पनि पृष्ठ संगीत गरेका थिए र नेपाली जनमानसमा कुनै पनि संगीतकारको जीवनीमा वृत्तचित्र बनेको पहिलो पटक मनोर सिंहमाथि नै हो मनोहर सिंहमाथि निबन्धकार एवं पत्रकार शेखर खरेलले वृत्तचित्र बनाएका थिए इसी सम्बत उन्नाइस सय एकतीस मार्च आठ तारीकका दिन कलकत्ताको चञ्चैमा जन्मिएका मनोरी सिंहका पिता भीमबहादुर गुरूङ लामो समयदेखि वाद्यवादकका रूपमा कलकत्तामा आबद्ध थिए भीमबहादुर सिंह काठमाण्डु ललितपुरको मटारबाट ब्रिटिश शासनकालमै ब्रिटिश सरकारको अधीनमा रहेको एउटा ब्यान्डमा काम गर्न पित्तलको ब्यान्डमा काम गर्न उनी कोलकाता गएका थिए र कोलकातामै उनका छोरा मनोरी सिंह जन्मेका थिए मनोरी सिंह जसलाई उनका सम्प्रदायका मान्छेले सान्दाई सान्दाई भन्थे र उनी कलकत्तामा सान्दाईका नामले पनि लोकप्रिय थिए तीनै मनोरी सिंह बम्बई फिल्म उद्योगमा संघर्ष गर्छु भनेर उन्नाइस सय पचासको दशकपछि बलिउड पुगे अर्थात महाराष्ट्रको महानगर मुम्बईमा उनको त्यहाँभन्दा पहिला नै कलकत्तामा सलिल चौधरी तिमिर बरन जस्ता संगीतकारहरूसँग भेट भइसकेको थियो तर उनलाई बम्बईमा स्वागत गरे अर्का सिद्धस्त संगीतकार सचिन देव बर्मन अर्थात एसटी बर्मनले र एसडी बर्मनको उन्नाइस सय अन्ठाउन्नको शुरूआतमा बनेको फिल्मबाट मनोरी सिंह बलिउडको चलचित्रमा एक सेक्सोफोन वादकका रूपमा आयो तर मनोरी सिंह त्यस कारणले मात्र होइन उनी एसडी बर्मनदेखि लिएर उनका छोरा राहुल देव बर्मनदेखि लिएर पछिल्लो श्रृंखलाका एआर रेमान बप्पी लाहिरी जस्ता संगीतकारका संगीतमा पनि उनी आबद्ध थिए र उनले नेपालका धेरै चलचित्रहरूको गीतहरूमा संगीत संयोजन पनि गरेका छन् सम्झनाका लागि मैले निर्माण गरेका चलचित्रमा पनि उहाँले संगीत संयोजन गर्नुभएको थियो भने धेरै चलचित्रमा उहाँले सेक्सोफोन पनि बजाउनु भएको थियो मनोहर सिंह आफैले संगीतबद्ध गरेको नेपाली चलचित्रको यो गीतबाट कार्यक्रमलाई मनोहर सिंहप्रति श्रद्धाञ्जली गरेर शुभारम्भ गर्न चाहन्छौ यो गीत हो चलचित्र सन्तानबाट उदित नारायण झाको स्वरमा किरण खरेलको शब्दमा बाजाहरूका राजा मानिने सेक्सोफोनका कुशल वाद्यवादक मनोहरी सिंह नेपालका संगीतकारमा अम्बर गुरूङलाई अत्यन्त सम्मान गर्थे कुनै नेपाली चलचित्रकर्मी बम्बई गएर उनलाई संगीत गर्नको निम्ति आग्रह गरे भने उनी भन्थे यहाँसम्म किन आयो नेपालमै मभन्दा राम्रो संगीतकार अम्बर गुरूङ छँदैछ नि ती थिए मनोहरी सिंह जसले रंजित गजमेरलाई र रंजित गजमेरको परिवारलाई मुम्बईमा बस्न योग्य बनाइदिए अम्बर गुरूङ मार्फत रंजित गजमेरले काठमाण्डुको होटल ग्राण्डमा मनोरी सिंहलाई भेटे र मनोरी सिंहको निम्तामा उनी रंजित गजमेर मुम्बई गए र उनलाई त्यही बेला देवानन्दको चलचित्रमा मादल वादकका रूपमा मनोहर सिंहले प्रविष्टि दिए मनोरी सिंह स्वयं चाहिँ संगीतकारका रूपमा हिन्दी चलचित्र सबसे बढ़िया रूपैया र अर्को एक चलचित्रमा उनका सहकर्मी बासु चक्रवर्तीसँग आए बासु मनोहरीका नामबाट तर यी जोडी त्यति जम्न सकेनन् र उनले संगीत छोडेर पुनः संगीत संयोजन र वाद्यवादकका रूपमा काम गरे नेपाली चलचित्रमा र नेपाली चलचित्रका विशेष गरेर पार्श्व गीतमा संगीत संयोजनको अवधारणा ल्याउने पहिलो संगीतकार नै मनोहरी सिंह थिए मनको बाँध चलचित्रका लागि अम्बर गुरूङ पृष्ठ संगीतका निम्ति अनुबन्धित भएका थिए तर अम्बर गुरूङको अस्वस्थताका कारणले गर्दा पछि त्यस चलचित्रमा मनोरी सिंहले पृष्ठ संगीत गरे र जीवन रेखामा पनि मनोहर सिंहले नै पृष्ठ संगीत गरे नेपालबाट त्यति बेला मुम्बई गएर प्रशोधन गरिने र पार्श्व संगीत हाल्न लगिने चलचित्रमा प्राय मनोहर सिंहले साथ दिन्थे मनोहर सिंह बम्बईमा त्यस्ता संगीतकार थिए उनी उठ्दा सबै वाद्यवादकहरू उनीसँगै उठ्नु पर्थ्यो वा उनी स्टुडियोमा प्रवेश गर्दा उनलाई सबैले उठेर अभिवादन गर्थे मनोरी सिंहको जन्म कलकत्तामा भएको भए पनि उनको सांगीतिक जीवन बम्बईमा शुरू भयो उनी कलकत्तामा शुरूआतमा एउटा ब्याण्डसँग आबद्ध थिए जुन ब्याण्डमा उनका काका पनि आबद्ध थिए उनलाई जर्मन शास्त्रीय संगीत वादक न्यूमेनले संगीतमा प्रशिक्षित गरे र न्यूमेनले एचएमबी छोडेपछि उनी उन्नाइस सय पचासमा एचएमबीमा प्रवेश गरे एचएमबीमा उनी आफ्नै ब्यान्ड फिर्पोसँग आबद्ध थिए र संगीत निर्देशकद्वारा आग्रह गरिएपछि उनी सलिल चौधरीसित हिन्दी फिल्म उद्योगमा उन्नाइस सय अन्ठाउन्नमा प्रवेश गरे उनलाई त्यहाँ ब्रेक दिँदा मुम्बई आफ्नो भाग्यलाई निर्णय गर्न उनी त्यहाँ पुग्दा सचिनदेव बर्मन अर्थात एसडी बर्मनको सितारों से आगे नामको फिल्मको सम्पूर्ण गीत रेकर्ड भइसकेको थियो र उनलाई पछि पृष्ठ संगीतका निम्ति पनि बाजा बजाउन लगाइयो मनोहर सिंहले त्यति बेला आफ्नो कुशलताले सेक्सोफोन मात्र बजाएनन् उनले अल्टो प्यारोगा र त्यस एल्टन फ्लोट जस्ता बाजाहरू पनि बजाए र मनोहर सिंहद्वारा नै संयोजन गरिएको देवानन्दको प्रसिद्ध गीत गाता रहे मेरा दिलमा उनको सेक्सोफोनलाई निकै पछिसम्म पनि याद गरिन्थ्यो र हालै पछि बनेको वीर जारा त्यसै गरिकन शाहरूख खान अभिनीत चल्ते चल्तेमा पनि मनोहर सिंहले संगीत संयोजन गरेका थिए मनोहर सिंहका दुवै छोरा वाद्यवादक रूपमा आबद्ध थिए तर चलचित्रमा उनीहरू सफल हुन सकेनन् भारतमा सम्पूर्ण जीवन संगीतमा बिताए पनि मनोहर सिंहलाई भारत सरकारले कुनै ठूलो पुरस्कार कहिल्यै पनि दिन सकेन उनलाई भारतमा दिएको ठूलो पुरस्कार नै एसराव चौहान पुरस्कार थियो जुन उनलाई उनको पचहत्तरौं जन्मदिनको अवसरमा मार्च उन्नाइस तारीकका दिन दिइएको थियो मनोहर सिंहकै संगीतमा अब अर्को गीत प्रस्तुत छ चलचित्र कन्यादानबाट यो नायिकाको लागि संगीत गरिएको एउटा गीत नेपाली मूलका नेपाली भाषी मनोरी सिंह एसियाका नै सर्वोत्कृष्ट सेक्सोफोनिस्ट थिए र उनको बाजालाई लिएर भारतमा प्रशस्त सम्मान गरिन्थ्यो उनी उनका अगाडि भारतकै गायिका लता मंगेशकर आशा भोसलेहरू पनि सम्मानपूर्वक उभिन्थे र हामी चलचित्रको रेकर्डिङ गर्न बम्बई जाँदा बम्बईका वाद्यवादक एसोसिएशनका व्यक्तिहरू पनि मनोरी सिंह बजाउन आउँदैछ भनेपछि सम्मानपूर्वक उठिदिन्थे आज मनोरी सिंहको जन्मदिन र आज पुण्यतिथि र उनलाई श्रद्धासुमन अर्पण गर्ने क्रममा हामीलाई सुजन पुरी सुशीला सिलवाल बसन्त क्षितिज टीका छेत्री सावलिन श्रेष्ठ विनोद कुमार सिन्तान कमल कार्की एसएन दाहाल राजेश्वर उदय अनन्त कटुवाल सुभाष ढुंगेल डामाडोल किरातीले टिप्पणी गर्नुभएको छ भने त्यसै गरी हाम्रो ट्वीटरमा हामीलाई धना पौडेलले मेन्शन गर्नुभएको छ र कोइराला केकेले पनि यसबारेमा टिप्पणी गर्नुभएको छ अहिले एकछिन हामी प्रचार सामग्रीका पछाडि ओझेल पर्न चाहन्छौं विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिको आर्थिक रूपले विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति सम्बन्धी सूचना उच्च शिक्षा सुधार परियोजनाको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूबाट हाल एसएलसी उत्तीर्ण र कक्षा बाह्रको परीक्षा दिइ बसेका गरिब विद्यार्थीहरू मध्येबाट पीएमटी पद्धतिद्वारा छनौट गरी क्रमशः उच्च माविमा विज्ञान विषय तथा स्नातक तह अध्ययन गर्न चाहनेका लागि आर्थिक अनुदान उपलब्ध गराइने भएकोले विद्यार्थीले सम्बन्धित जिल्ला स्थित उच्च माध्यमिक शिक्षा परिषदको कार्यालय अथवा यस समितिको website W dot dot edu dot NP मार्फत मार्फत फारम प्राप्त गरी प्लस टू अध्ययन गर्न चाहनेले यही साउन पन्ध्र गते भित्र तथा स्नातक तह अध्ययन गर्न चाहनेले यही भदौ मसान्तसम्म सम्बन्धित उच्च माध्यमिक शिक्षा परिषदको जिल्ला स्थित कार्यालयमा फारम बुझाउन सूचित गरिन्छ विद्यार्थी वित्तीय सहयोग कोष विकास समिति झम्सीखेल ललितपुर सम्पर्क शून्य एक पचास तेह्र पाँच पाँच छ पचपन्न पैतालिस एक सय चौबिस सीधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज आज भन्दा पाँच वर्ष अगाडि आजकै दिन बित्नुभएका संगीतकर्मी मनोरी सिंहको सम्झना र श्रद्धाञ्जलीमा तयार पारिएको यस कार्यक्रमका लागि हामीलाई टिप्पणी गर्नुहुनेमा पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ आजको कार्यक्रम अति नै विशिष्ट हुने भयो जसले जीवनभर हिन्दी गीतको लागि अद्वितीय कुशलता प्रदर्शन गर्नुभयो स्याक्सोफोनिस्टको रूपमा प्यार प्रसिद्धि प्राप्त गर्नुभयो उनै मनोरी सिंहज्यूको पुण्यतिथिको अवसरमा आजको बडो सुन्दर गीतहरू रोचक प्रसंग सुन्न पाइने भयो प्यार दिवाना होता है प्यार मस्ताना होता है हे श्याम मस्तानी पल पल दिल के पास मुसाफिर है यारो दिल क्या करे जब किसी से जस्ता अनगिन्ती हिन्दी गीतमा संगीतमा साथ दिएका सांगीतिक गुणी व्यक्तित्वको बारेमा जानकारी प्रकाश दाजुले दिनुहुनेछ व्यग्रताका साथ सुन्दैछु भनेर लेख्नु भएको छ भने सुभाष ढुङ्गेल लेख्नुहुन्छ एउटा नेपाली मूलका मानिसले विशाल भारत र नेपालको सांगीतिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको लागि हामी सधैँ उहाँलाई सम्मान र आभार व्यक्त गर्नेछौं गहिरो सम्झना र हार्दिक श्रद्धांजलि स्वर्गीय मनोहर सिंहज्यूमा त्यसै गरी हामीलाई एउटा सानो सन्देश पनि पठाउनु भएको छ हिरालाल गदालीजीले उहाँले लेख्नुभएको यो प्रसंग यो पत्रको अंश यहाँ सानो राख्न चाहन्छु म हजुरको लोकप्रिय अनि ज्ञानवर्धक कार्यक्रम सुन्नमा हतारमा छु नेपाली कला क्षेत्रका गुमनाम व्यक्तित्वहरूलाई उजागर गर्ने हजुरलाई म जनक भन्छु सायद हजुरको यो गुण नेपाली कला क्षेत्रले तिर्न सक्छ सक्दैन थाहा छैन सधैँ झै आज पनि एउटा यस्तो हस्तीको बारेमा प्रकाश पार्दै हुनुहुन्छ सायद धेरैलाई थाहा नहुन सक्छ यानि मनोरी सिंह मनोरी सिंह जो ख्यातिप्राप्त भारतीय संगीतकार एसडी बर्मन आरडी बर्मनका दाहिने हात थिए जो दक्षिण एसियाकै महान सेक्सोफोनिस्ट हुन् आज उहाँको बारेमा धेरै कुरा हजुरको मुखबाट जान्न सुन्न चाहन्छु एउटा कुरा भन्न नछुटाउनुहोला भन्ने विनम्र अनुरोध गर्न चाहन्छु उहाँको तथाकथित जातबारे जो उहाँ परिहार हुनुहुन्थ्यो नेपाली समाजमा कला ज्ञान प्रतिभा भन्दा बढ़ी सम्मान गरिने एउटा दरिलो मापदण्ड हो त्यो हो जात हजुरले यस्तो प्रतिभा जो ब्राह्मण होइन जो क्षेत्रीय होइनले पनि समाजमा कति योगदान दिएको रहेछ भन्ने कुरा सारा नेपालीलाई बुझाउनु भएको छ जुन यो कार्यक्रमको अर्को महत्वपूर्ण पाटो हो नेपाली समाजमा यस्ता कति स्रष्टा छन् जो जातकै कारण पछि पारिएका र गुमनाम भएका छन् जसलाई माथि ल्याउने कोसिस कहिले कसैले गरेको देखिँदैन किनभने उनीहरूलाई डर थियो भोलि उनीहरूको जुन हैकम छ त्यो टुट्ला भनेर इतिहास उनीहरूकै लेखिए जो जातले माथि थिए वा तिनका आसेपासे थिए एउटा जल्दो बल्दो उदाहरण हो पुरानो राष्ट्रिय गानको धुनका सृजनाकार बखत बहादुर बुढा पृथ्वीका बारेमा कसैले कहीँ चर्चा गरेको पाइँदैन तर गीतकार चक्रपानी चालिसेको जहिले पनि चर्चा भएको पाइन्छ बखत बहादुर बुढा पृथ्वीका छोरा जो लुई ब्याङ्क्सका नामबाट बलिउडमा चर्चित छन् उनका बारे पनि हिरालाल गदालीजीले भएको छ यो प्रसंगलाई कुनै दिन फेरि जारी नै राखौँला अहिले हाम्रो आजको स्मरणीय पात्र मनोरी सिंहका बारेमा मनोरी सिंहले नेपाली समाजमा विशेष गरेर महिलाहरूको निम्ति नाच्न गाउन उत्साही हुन एउटा गीत बनाए जुन गीत हरेक वर्षको तीजको रमझममा बज्छ र त्यो चलचित्रको निम्ति उनले तयार पारेको गीत अहिले लोकगीत जस्तै भएर फैलिएको छ तर त्यही गीत दुई वर्ष अगाडि नेपालका एक चर्चित संगीतकारले आफ्नो नाममा म्युजिक भिडियो निकालेर प्रसारणमा ल्याएपछि विवादको रूपमा उत्पन्न भयो ती चर्चित संगीतकार अहिले शक्तिशाली पदमा नै छन् र मनोरी सिंह बितिसके चलचित्र तयार पार्ने निर्देशक प्रकाश थापा बितिसके र गीत लेख्ने गीतकार चेतन कार्की जिउँदै थिए र उनले यसमा आक्रमक रूपमा प्रहार गरे यो गीत मनोरी सिंहको हो तेरो होइन भनेर ती संगीतकारलाई भनेपछि ती संगीतकारले माफी त मागेनन् तर लाज पचाएर यतिसम्म भने मैले पनि अलिअलि सल्लाह दिएको थिएँ भने तर म्युजिक भिडी र गीत बाहिर रिलिज भइसकेको हुनाले त्यो मनोहरी सिंहको नाम छोपिएको थियो र मनोहरी सिंहकै त्यो गीतलाई आज मनोहरी सिंहकै भनेर बजाउन पाउँदा मलाई गर्व लागेको छ चेतन कार्कीको शब्द पूर्णिमा श्रेष्ठ दिपा नारायण झा र साथीहरूको स्वरमा मनोहरी सिंहको संगीतमा यो गीत नेपाली महिलाहरूका लागि यति लोकप्रिय गीत बनाउने मनोरी सिंहको संगीतमा रहेको यो गीत आजकल तपाईँले कुनै डिपार्टमेन्ट स्टोरमा गएर भिसिडी किन्नुभयो भने उनको नाममा छैन यो गीत यसरी अरूले आफ्नै नाम बनाएको छ तर यसका चलचित्रका निर्देशक प्रकाश थापा दिवंगत भइसके यसका निर्माता भगवान दास श्रेष्ठ पनि दिवंगत भइसके र यी धेरै कारणले गर्दा सायद यो अर्को संगीतकारलाई यो मौका मिल्यो होला तर यस किसिमका कामप्रति गीतकार चेतन कार्कीले आपत्ति पनि जन्माउनु भएको छ र आज मनोरी सिंहका बारेमा हामीलाई जनकपुरका हिरालाल गदैलीजी जो हाल म्युनिक जर्मनीको म्युनिकमा हुनुहुन्छ उहाँले लेख्नुभएको प्रतिक्रियासँगै अब हामी ट्विटरमा हामीलाई आएका के टिप्पणीहरू यहाँसँग शेयर गर्न चाहन्छौ हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ धना पौडेलजीले डेनबर कलोराडोबाट मनबहादुर गुरूङ त मैले नसुनेको नाम रहेछ मनबहादुर मुखियाको नाम चाहिँ सुनेको हुँ भनेर उनले उहाँले गीताङ्गे दाई गाईदेव गीत पहाडे भएर गीतका बारेमा भन्नुभएको छ भने पुण्य शर्मा लेख्नुहुन्छ ड्युटीमा भएकोले लाइभ सुन्न त पाउँदिन तर डाउनलोड गरेर सुन्ने विचार छ भनेर लेख्नु भएको छ त्यसै गरी भूषाल केपीजीले नेपाली वाद्ययन्त्र मनोहर सिंहको सम्झना स्वरूप भनेर केही प्रसिद्ध बाजाहरूलाई उहाँले तस्विरसहित राख्नु भएको छ त्यसै गरी कोइराला के के लेख्नुहुन्छ नेपालको मात्र होइन एसियाका त्यो पनि होइन सम्भवतः विश्वकै सिद्धहस्त सेक्सोफोन वादक संगीत साधक मनोर सिंहप्रति श्रद्धा सुमन भनेर लेख्नु भएको छ मनोर सिंहकै बारेमा अर्को प्रसंगमा उराजजीले लेख्नु भएको छ कोपिलामा रंग चढ्यो फूल फुल्यो फुल्यो फूल हाँस्न थाल्यो मैले जीवनमै पहिलोपटक हेरेको चलचित्र कन्यादानको गीत सुनेर आनन्दित भए भनेर लेख्नु भएको छ गोकुल सापकोटाजीले तिजको गीत सुन्न पाइने रहेछ भनेर लेख्नु भएको छ त्यसै गरी तिजोको गीतमा भएको विवादका बारेमा पनि यहाँ धेरै टिप्पणीहरू आएका छन् कार्यक्रममा अन्य गीतका पनि चर्चा गर्ने नै छौं तर धेरै लामो अन्तरालपछि कार्यक्रम सुन्दै गर्नुभएका राजन शर्माजीलाई पनि हार्दिक आभार व्यक्त गर्दै अब मनोहर सिंहकै संगीतमा प्रेम विनोद नन्दनको शब्दमा चलचित्र सन्तानको यो गीत भेट भाको प्रकाश श्रेष्ठ दिपा नारायण झा पूर्णिमा श्रेष्ठ र प्रसाद श्रेष्ठको स्वर रहेको यो गीत मनोरी सिंहको संगीतमा मनोरी सिंहले आफूले बजाएका सेक्सोफोन मार्फत एउटा एल्बम पनि निकालेका छन् जसको नाम हो स्याक्स अपील सेक्सोफोन बाजालाई प्रधानता दिएर हिन्दी फिल्मका प्रसिद्ध गीतहरूको संग्रह तयार पारेका थिए मनोरी सिंहले स्याक्स अपील नामको यो मनोरी सिंहको तस्विरसहित बजारमा आएको थियो र अहिले यो अप्राप्य मानिन्छ मनोरी सिंहले नेपाली चलचित्रका निम्ति अन्तिम पटक संगीत गरेको चलचित्र थियो विवश जुन चलचित्र निर्माण हुन सकेन र प्रदर्शन पनि हुन सकेन आजको कार्यक्रमको अन्तिममा हामीलाई फेसबुकमा टिप्पणी गर्नुभएको छ कुमार जङ कार्कीले गीताङ्गी दाई गाईदेव गीतदेखि लिएर मनोरी सिंहको सांगीतिक संसारसम्मको जीवन्त यात्रा र दावा स्वरको पहिलो गीत सुन्दा स्वर्णिम आनन्द आयो बहुप्रतिभाशाली स्वर्गीय मनोहर सिंहमा हार्दिक श्रद्धांजलि त्यसै गरी दिनेश रावत लेख्नुहुन्छ स्वर्गीय मनोहर सिंहप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै आगामी कार्यक्रमको प्रतीक्षा गरिरहेको छु भनेर लेख्नु भएको छ आगामी कार्यक्रम कस्तो हुनुपर्छ र यहाँलाई कसको बारेमा विशेष कार्यक्रम सुन्न मन छ अवश्य पनि हामीलाई टिप्पणी गर्नुहोला हाम्रो फेसबुक वा ट्विटर पेजमा हाम्रो ट्विटर पेज हो युजेवाईएएलओ उज्यालो र उज्यालोमा पनि मेन्सन गर्न सक्नुहुनेछ या त यहाँले मेरो Facebook page PRA KSS Prakash Thopla SAYMI सामीमा पनि टिप्पणी गर्न सक्नुहुनेछ यो जानकारीसँगै आजको यो कार्यक्रमको अन्त्यमा मनोहर सिंहद्वारा संगीतबद्ध एउटा गीत राख्दै कार्यक्रमबाट सन्दीप र मलाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज